नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सूर्यसँगै उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको यो हो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेश तपाईँ सदाको मङ्गलबार बेलुकी पाँच बजेको अर्पण बुलेटिन पछि सुन्न सक्नुहुनेछ कार्यक्रममा विशेष गरी हामीले वैदेशिक रोजगारको सिलसिलामा विदेश लाग्नुभएका र गएर आइसक्नु भएका तपाईँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूसँगको कुराकानी प्रस्तुत गर्ने गर्छौँ साथै विदेश जानु पूर्व र गइसकेपछि पनि ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गर्नुका साथै विदेशमा रहँदा प्रत्यक्ष भोगेका दुःख सुखका कुराहरू पनि प्रस्तुत गर्ने गर्छौँ फेरि पनि पछिल्लो समयमा नेपालीहरूले खाडी राष्ट्रमा गएर भोग्नु परेका थुप्रै समस्याहरू छन् ती समस्याहरूलाई किन न्यूनीकरण हुन सकेन यसबारेमा आज हामी थोरै जानकारी लिनेछौँ त्योभन्दा पहिला आउनुहोस् न एउटा सुमधुर आवाज छन् भारती फेरि पनि देश கேட்ட एउटा सुमधुर आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि तपाईँ संसारभर यति बेला कार्यक्रम देश विदेश सुनिरहनु भएको छ र मैले अघि नै बताइसकेको छु कतारमा रहेका खाडी मुलुकमा रहेका प्रवासी नेपालीहरूले भोग्नु परेका समस्याहरू वास्तवमा कस्ता छन् र किन त्यस्तो भोग्नु परेको छ भन्ने बारेमा जानकारी गराउनेछु रोजगारीको लागि मुलुक छोड्नु पूर्व ध्यान दिनु पुरा ध्यान दिनुपर्ने कुराहरू धेरै ध्यान दिनुपर्ने कुराहरू छन् वैदेशिक रोजगार कम्पनीहरूले श्रम विभागको प्रयोजनका लागि मात्र कामदार तथा रोजगारदाता बीच गरिने श्रम सम्झौता पत्र नक्कली हो वा होइन राम्रोसँग हेर्नुपर्छ सर्वप्रथम यो हेर्न जानेमा मात्र वैदेशिक रोजगारमा गइसकेपछि अलपत्र पर्नु पर्दैन कामदारलाई छनौटपूर्व जाने ठाउँ काम गर्नुपर्ने कम्पनी तथा कामको विवरण तलब भत्ता तथा अन्य सुविधाका बारेमा सही जानकारी लिनुपर्छ भिसा र सम्झौता पत्र भिडाउने गर्नुपर्दछ सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासको कालो सूचीमा परेका कम्पनीहरूमा समेत कामदारहरू जानाले त्यो बुझ्नु अत्यन्त जरुरी छ जस्तो कि पत्र पत्रिकामा सूचनाको मार्फतबाट हामीले कुन कुन कम्पनी कालो सूचीमा परेको छ त्यो बुझ्न सकिन्छ र त्यही बुझे सकेपछि त्यस्तो कालो सूचीमा परेका कम्पनीहरूले पनि झुक्क्याएर लिएर जाने भएको कारण तपाईँ हामीले कालो सूचीमा परेका कम्पनीहरूसँग सम्बन्ध राख्नु हुँदैन र सम्पर्क गर्नु पनि हुँदैन केही वैदेशिक रोजगार कम्पनीहरूले जानी जानी ठगी गर्ने गरेकोले सम्बन्धित निकायसम्म जानकारी नपुगेको हुनसक्छ तसर्थ यी यस्ता कुराहरूलाई ध्यान दिएमा पक्कै पनि रोजगारीको लागि मुलुक छोड्नुभन्दा पूर्व ध्यान दिएमा पक्कै पनि समस्या उत्पन्न हुँदैन वास्तवमा रोजगारीका लागि सम्बन्धित मुलुकमा पुगेपछि अर्को भोग्नुपर्ने समस्याहरू चाहिँ के के छन् भने सम्बन्धित मुलुकको विमानस्थलमा आइपुगेपछि सम्बन्धित व्यक्ति वा कम्पनीको प्रतिनिधि लिन नआउनु र विमानस्थलमा अलपत्र पर्नु मुख्य कारण हो नेपालमा रोजगार तथा रोजगारदाता बीच गरिएको सम्झौताको पालना नहुनु जसमा सम्झौतामा तोकिए बम्बोजिम पारिश्रमिक नपाउनु तोकिए बम्बोजिमको काम नदिनु अन्य सुविधा नदिनु जस्तै औषधि खर्च आवास अनुमति शुल्क काम गर्दा लगाइने पोसाक बिमा आदि मासिक पारिश्रमिक समयमा नपाउनु दुई चार महिनाको तलब नपाएका नेपालीहरू प्रशस्तै पाइन्छन् तोकिएको ने तोकिएको दैनिक आठ घन्टाभन्दा बढी समय काम गर्नु पर्ने तर अतिरिक्त समय काम गरे बापतको रकम नपाउनु अर्को एउटा समस्या हो आवासको उचित व्यवस्था नहुनु जस्तो कि त्यहाँ गइसकेपछि एउटै कोठामा थुप्रै नेपाली कामदारलाई लगेर राखिनु र त्यहाँ नअट्नु जस्ता थुप्रै आवासको चाहिँ उचित व्यवस्था नहुनु पनि मुलुक पुगिसकेपछि भोग्नु परेका समस्याहरू हुन् आवास अनुमति पत्र अध्यागमन नियमअनुसारको समयमा नबनाइदिने जसको कारणले कामदार सधैँ कम्पनीको दायरामा निर्भर रहने सम्बन्धित निकायमा उजुरी गरेको अवस्थामा मुलुक फिर्ता हुनुपर्ने र आफ्नो लागेको खर्च डुब्ने अवस्थाका कारण कामदार निरीह बन्ने गरेको पाइन्छ कम्पनीको आफ्नै अवस्था नाजुक रहेकोले काम दिन नसक्नु र कम्पनीले समयावधिभित्र आवास अनुमति नबनाइदिनु र आवास कम्पनी छोडी बाहिर काम गर्नु परेको तितो सत्य पनि खाडी मुलुकमा रहेको छ सामान्यतया हुने दुई वर्षको करार अवधिभन्दा चाँडै स्वदेश पर्ने अवस्था पनि आउने गरेको र सो अवस्थामा कानुनी उपचार नभएको पनि पाइन्छ कतिपय अवस्थामा करार अवधि पुरा भएर पनि स्वदेश फर्कन नपाइने र उपलब्ध हुनुपर्ने हवाई टिकट उपलब्ध नहुने आफ्ना समस्याहरूलाई कम्पनीमा राखेका कारण सेवामुक्त गरी मुलुक फिर्ता पठाइदिने र खर्च स्वयंले नै बेहोर्नु पर्ने जस्ता समस्याहरू पर्ने गरेको छ करारमा तलब उल्लेख भए तापनि सम्बन्धित मुलुकको मूल्य वृद्धि अनुसार हरेक वर्ष स्वत तलब वृद्धि हुन नसक्नु कामको कार्यदक्षता अनुसार नेपाली कामदारमा गरिने वृद्धि भेदभावपूर्ण हुने गरेको पाइन्छ कम्पनीमा पाइने सुविधामा पनि नेपाली कामदारमा भेदभावपूर्ण रहेको पाइन्छ खाडी मुलुकमा भेडा बाख्रा चलन र खेतीपातीमा संलग्न कामदारहरूलाई कानुनअनुसार र करार अनुसारको सुविधा उपलब्ध हुन नसकेको थुप्रै उदाहरणहरू छन् यी त भए मुलुक सम्बन्धित मुलुक पुगिसकेपछि भोग्नु परेका समस्याहरू अझ स्पोन्सरसिप चेन्ज गर्न कानुनी प्रावधान जटिल रहेको पाइन्छ जस्तो कि त्यहाँ पुगिसकेपछि जसको स्पोन्सरमा गएको छ त्यसको स्पोन्सरभन्दा बाहेक अर्को स्पोन्सरमा पहिलो स्पोन्सरको अथोरिटी नपाइकन दोस्रो स्पोन्सर चेन्ज गरेर काम गर्न सकिँदैन र काम गरेमा गैर कानुनी रूपमा काम गरेको ठहरिनेछ खाडी क्षेत्रका देशहरूमा नेपालीहरूको हक हित र कानुनी उपचारका लागि आवाज उठाउन गैर सरकारी संस्था अन्य सङ्घ संस्थाले आधिकारिकता मान्यता नपाउनु जस्तो थुप्रै नेपाली सङ्घ संस्थाहरू त्यहाँ खुलिएका छन् तर उनीहरूले आधिकारिक मान्यता पाउने छैनन् त्यही कारणले गर्दाखेरि पनि त्यहाँ भएको समस्याको समाधानको लागि उचित ठाउँमा पुग्न सकेको पाइँदैन सम्बन्धित मुलुकमा नेपाली राजदूतावासमा कर्मचारीको अभाव हुनुले पनि समस्या परेको हुन्छ वास्तवमा सम्बन्धित मुलुक आइसकेपछि कामदारको आफ्नो कमजोरीबाट उत्पन्न हुने समस्याहरू पनि थुप्रै पाइन्छ जस्तो कि कम्पनीहरूले समयमा नै आवास अनुमति नबनाइदिएको अवस्थामा नेपाल राजदूतावासले जानकारी नगराउनु र कम्पनी छोडी अन्यत्र काम गर्नु कम्पनी छोडी बाहिर काम गर्दाको अवस्थामा कुनै दुर्घटना भए त्यसको कानुनी उपचार जटिल भएको पाइन्छ अरूको सिकीमा भागेर काम गर्दा केही रकम बढी हुनेदेखि कम्पनी छोडी कामदारहरूले अन्यत्र गई काम गर्नु कम्पनीमा नै रहेर काम गरे पनि कम्पनीको नियमअनुसार काम नगर्नु जस्तै काममा आफू खुसी अनुपस्थिति रहनु केही घन्टा बाहिर काम गर्नु र चेकिङमा समातिनु विभिन्न कुलतमा फस्नु र कम्पनीमा बदनाम हुनु बजार घुम्न आउँदा र जाँदा केही नेपालीहरूमा अनुशासन र मर्यादामा कमी हुनु जसको कारणले राष्ट्रको चिनारीमा सदैव आँच आउने बारे ज्ञानको अभाव हुनु सम्बन्धित देशमा आएपछि र आफ्नो मुलुक फर्काँदा कम्तीमा नेपाल राजदूतावासमा आफ्नो बारेमा जानकारी नगराउने चलन रहेको छ यस्ता प्रकारले गर्दा यी कारणले गर्दाखेरि पनि सम्बन्धित मुलुक आइसकेपछि कामदारको आफ्नो कमजोरीबाट उत्पन्न हुने समस्याहरू जुनसुकै क्षेत्रमा पनि समस्याहरू हुन्छन् र हरेक समस्याका समाधानका उपायहरू पनि अवश्य हुन्छन् समाधानका लागि आवश्यक नीति र कार्यक्रम प्रमुख हुन्छ तसर्थ नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी आवश्यक नीति र कार्यक्रमहरूका बारेमा यथाशक्य निर्णयहरू गर्नुपर्ने देखिन्छ हामी जति ढिलो गर्छौँ त्यति नै स्थितिले ठुलो रूप लिँदै जान्छ तसर्थ आजको यस घडीमा हामी सबै गम्भीर हुनुपर्दछ अब ठगिने प्रवृत्ति माथि उल्लेखित जस्तो यी कमजोरीहरूबाट उत्पन्न हुने समस्याहरू मैले बताएँ त्यस्तै ठगिने प्रवृत्तिहरू चाहिँ धेरै प्रकारका छन् जस्तै व्यक्ति स्वयं ठगिने प्रवृत्तिमा व्यक्ति स्वयं कसरी हुन्छ भने विदेश जाने र पैसा कमाउने रहर सबैमा हुन्छ तर जानुभन्दा अघि जाने मुलुकका बारेमा र आफ्नो कामको बारेमा बुझ्ने प्रयास नगर्नु आफू जाने काममा आफ्नो दक्षता नभए पनि गएर गरिहाल्छ गरिहालिन्छ नि भन्ने प्रवृत्ति रहेको तर जानु अघि मुलुकमा नै प्राप्त ट्रेनिङ अवसरलाई वास्ता नगर्नु आफूले आफूलाई नै ठग्नु हो हामी कम्तीमा पनि विदेश विदेशिनुभन्दा अघि कुनै एक काममा दक्ष नागरिकता हासिल गरी विदेशिनु जरुरी हुन्छ खाडी मुलुकमा नेपालीहरू भनेको अध्यक्ष जनशक्तिको मुख्य स्रोतको रूपमा चिनिन्छ यो चिनारी मेटाउनु भनेको नेपाल सरकारको प्रमुख दायित्व अनि जिम्मेवारी त छँदैछ हामी आफू पनि आफ्नो स्तरबाट सजग र चनाखो हुनुपर्दछ यस्ता कुराहरूलाई सञ्चार माध्यमबाट सरकारी स्तरबाट व्यापक रूपमा प्रचार प्रसार हुनुपर्दछ वैदेशिक रोजगार कम्पनीहरू ठगी गर्ने प्रवृत्तिमा वैदेशिक रोजगार कम्पनीहरू पनि जिम्मेवारी छैनन् जिम्मेवारी हुनुपर्दछ वैदेशिक रोजगार कम्पनीहरूका बारेमा माथि उल्लेख भइसकेको र उनीहरूबाट हुने ठगी रोक्न सरकारलाई त्यस्तो साह्रो कठिन अवस्था नरहेको अवस्थामा श्रमिकहरूको सर्वोपरि हितलाई ध्यानमा राखी ऐन कानुनमा स्पष्ट उल्लेख हुनुपर्ने देखिन्छ केही मात्रामा नेपालबाट एउटा ट्रेडमा आउने र गइसकेको राष्ट्रमा अर्को ट्रेडमा काम गर्नु परेको पनि प्रशस्त उदाहरणहरू छन् ट्रेडमा भनी पठाएको कामदारहरू अध्यक्ष कामदारको रूपमा काम गर्न बाध्य छन् यस समस्यालाई कम गर्न स्वयं छनौटका लागि कम्पनीको प्रतिनिधि जाने वा वैदेशिक रोजगार कम्पनीले प्रयोगत्मक परीक्षा लिए पठाइसकेपछि कम्पनीले जिम्मेवारी लिनुपर्दछ तोकेर पठाइएको स्तरभन्दा कम स्तरको काम भए भए कम्पनीले निशुल्क स्वदेश फर्काउने व्यवस्था र कामदारसँग दिएको रकम वैदेशिक रोजगार कम्पनीले पुरै फर्काउनु पर्ने व्यवस्था हुनुपर्दछ र अन्य सवालहरूमा जस्तै एउटा कम्पनीमा भनेर पठाउने र अर्को कम्पनीमा काम लगाउने र कामदारले अस्वीकार गरेको अवस्था तोकेर पठाएको तलब सुविधाभन्दा कम उपलब्ध गराएको खण्डमा कामदारले अस्वीकार गरेको अवस्थामा पनि माथि भनिएका कुराहरू लागू हुनुपर्दछ तेस्रो नम्बरमा जान्छ नेपाल सरकारका सम्बन्धित निकायहरू रोजगारीको सिलसिलामा विदेशी पूर्व अन्तिम स्वीकृति अन्तिम स्वीकृति नेपाल सरकार वा भनौँ श्रम विभागको श्रम इजाजत पत्र बिना देश छोड्न सकिँदैन तसर्थ सरकारको अन्तिम स्वीकृति प्रदान गर्ने श्रम विभागमा पारदर्शिताका साथै इमान्दारिताको खाँचो छ वैदेशिक रोजगार व्यवसायीद्वारा हुन सक्ने गैर कानुनी प्रक्रियाको रोक एवं अन्य निकायबाट आएको कागजात जस्तै अभिमुखीकरण तालिमको प्रमाणपत्रको क्रस चेक हुनु जरुरी छ अन्यथा गैर कानुनी वा प्रक्रिया नपुगेको कागजातलाई अनुमति दिनु भनेको शत प्रतिशत मिलोमतको आभास हो यसलाई रोक्नका लागि पनि नेपाल सरकारले विशेष ध्यान दिनु जरुरी छ अर्को छ करार अनुसारको काम र सुविधा नहुनु रोजगारीको लागि सम्बन्धित मुलुकमा पुगिसकेपछि करारमा भएअनुसारको तलब काम र सुविधा नपाएको कारणबाट पनि समस्याले विकराल रूप लिएको छ यसबारेमा अघि नै बताइसकेअनुसार विस्तृत रूपमा उल्लेख भइसके अनुसार यसका उपायहरूमा पनि जिम्मेवारीका बारेमा पनि उल्लेख भइसकेको छ मैले बताइसकेको छु यस बाहेकका अन्य समस्याहरूमा मृत्यु र मृत्युका कारणबारेमा हामी गम्भीर हुनुपर्दछ खाडीको हकमा अधिकांश मृत्युको कारण हृदयघात रहेको छ जब हामी सम्बन्धित मुलुकमा मेडिकल चेक जाँचपछि मात्र हामीले आवास अनुमति पत्र पाउँछौँ भने हामीमा मृत्युको प्रमुख कारण हृदयघातको विकास कसरी भइरहेको छ भन्ने कुरा गहन छ करारमा उल्लेख भएअनुसार वा खाडी मुलुकको श्रम ऐन अन्तर्गत आवास र स्वास्थ्यको आधारमा हेर्ने हो भने कम्पनीहरूले उपलब्ध गराएको आवास व्यवस्था नाजुक रहेको छ एउटा कोठामा क्षमताभन्दा बढीको बसाइ उचित खानेपानीको व्यवस्थाको अभाव र नियमित स्वास्थ्य जाँचको असुविधा र कामदारहरूमा स्वास्थ्य सम्बन्धीको हेलचक्राइ नै हृदयघातको प्रमुख कारण हो तसर्थ कम्पनीमा रहेका कामदारहरूको अवस्थाको बारेमा अनुमान गर्नका लागि नेपाल सरकारले एउटा भिन्दै संयन्त्र तत्काल बनाउनु पर्ने देखिन्छ अन्य सडक दुर्घटना र कन्स्ट्रक्सन कम्पनीहरूमा काम गर्दा हुने दुर्घटनाबाट हुने मृत्यु रोक्न नेपालमा नै अभिमुखीकरण तालिम यथेष्ट जानकारी उपलब्ध गराउने र सेफ्टी अवेरनेस प्रोग्रामद्वारा वा पत्र पत्रिकाको माध्यमद्वारा सुसूचित गर्न सकिन्छ अर्को छ बिमाको व्यवस्था नहुनु वास्तवमा बिमा आफ्नै मुलुकमा नै गरिनुपर्दछ रोजगारदाता वा कम्पनीको बिमा ड्युटी आवरका लागि मात्र हुने भएकोले अन्य अवस्थामा यसले कभर गर्न सक्दैन नेपालबाट सुरुमा आउँदा गरिने बिमा पहिलो वर्षलाई मात्र हुने तर त्यसलाई कम्पनीको करार अवधिसम्म बनाइनुपर्ने तर करार अवधि सिद्धिए पनि विभिन्न कारणले छुट्टीमा नगएको अवस्थामा त्यसलाई कसरी नवीकरण गर्ने भन्ने समस्यामा सम्बन्धित बिमा कम्पनीसँग बुझी समाधान गरिनुपर्ने र छुट्टीबाट आएपछि बिमा नवीकरण नगरी अध्यागमन विभागबाट अनुमति दिन नहुने कडा नियम नभएसम्म बिमाको सही औचित्य नहुने हुन्छ बिमा आफ्नै लागि वा आफ्नो परिवारको सुरक्षाको लागि हो र यसको औचित्यबारे सरकारी स्तरबाट व्यापक रूपमा प्रचार प्रसार सुन्नुपर्दछ आदरणीय श्रोताहरू मैले अघि नै बताइसकेँ यी ठगिने प्रवृत्तिहरूका बुँदाहरू हुन् र अभिमुखीकरण तालिमको व्यवस्था पनि एउटा ठगिने प्रवृत्ति अन्तर्गत पर्दछ अभिमुखीकरण तालिमको व्यवस्था भए पनि त्यसले प्रभावकारी भूमिका खेल्न नसकेको महसुस भएको छ यसको सही अनुगमन सम्बन्धित निकायबाट इमान्दारिताका साथ हुनु जरुरी छ उक्त तालिममा कामदार र कम्पनी बीच भएको सम्झौताका बारेमा पूर्ण जानकारी गराउनुपर्ने जाने मुलुकको बारेमा जस्तै संस्कृति भाषा श्रम ऐन भएको श्रम सम्झौता बारे जानकारी जाने मुलुकमा रहेको दूतावासका बारेमा र लोकेसनको जानकारी हामी नेपाली हौ र हाम्रो राष्ट्रको छवि उच्च राख्न अनुशासन र मर्यादाका बारेमा प्रशिक्षण बैङ्किङ संयन्त्र मार्फत स्वदेशमा पैसा पठाउने बारेमा जानकारी स्वास्थ्य र दुर्घटना सम्बन्धी अप्नाउनु पर्ने सावधानी आदिका बारेमा व्यवस्थित ढङ्गले तालिम दिनुपर्ने देखिन्छ महिला कामदारको हकमा भने महिला कामदारहरूको सुरक्षा एवं कामको मापदण्ड नतुकिनु एउटा ठगिने प्रवृत्ति भएको छ महिला कामदारहरूलाई विदेश पठाउ चलाउँदा विशेष रूपमा निश्चित मापदण्ड अप्नाउनु पर्दछ उनीहरू बिना अभिभावकत्व जाँदैछन् भने सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासमा खबर गर्नुपर्ने र उनीहरूको संरक्षकत्वमा लागि नेपाली राजदूतावासले विशेष पहल गरिनुपर्ने उनीहरूको अवस्थाका बारेमा बेला बखत अनुमान गरिनुपर्ने तल्लो स्तरको काममा आउन नदिनु कुनै एक विषयमा दक्षताका लागि सरकारी स्तरमा तालिमको व्यवस्था गर्न विशेष पहल गरिनुपर्दछ यसैले नेपाली युवा तथा युवतीहरू विदेशमा जानुभन्दा पूर्व र गइसकेपछि भोग्नु परेका समस्याका बारेमा मैले तपाईँहरूलाई बताइसकेँ अध्ययन श्रोता तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको छ आज भने हामीले बेग्लै तरिकाले जसरी नेपालीहरू नेपाल छोडेर विदेश गइसकेपछि ठगिनुपर्ने र अल्मलिनुपर्ने कुराहरूको बारेमा चर्चा गऱ्यौँ र पुनः अर्को हप्ता कुनै व्यक्ति विशेषलाई स्टुडियोमा ल्याएर हामीले कुराकानी गर्नेछौँ कार्यक्रम सुनेर यतिन्जेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिमा साथ दिने सूर्यलाई र म कार्यक्रम सञ्चालकहरूबाट बिदा हुन्छु नमस्कार